मैले यो जान सानो छ चोखो बामालाई बुहारीको छ दोको तिमीलाई गुल्मी लान्छु सानो बिहे गरेर अरग बनाउने हो मेरो Hare Ram कति राख्यौ तिमीले सिउँदो खाली लिन आउँछु यही लगनको दिन पारी तिमीलाई गुल्मी लान्छु सानो बिहे गरेर खाकी ससरा आइमा घुमिरहन्छौ मेरा आँखैमा लिन आउँछु जन्तीको साथैमा लिन आउँछु तिम्रो घरमा म माग्न पाउँछु अब तिम्रै घरको जाइ भन्न तिमलाई गुल्मी लान्छु सानो बिहे गरेर nobody தன்மா तिमलाई पाउँदा खुसीमा छु म कति लिन आउँछु बजाउँदैनौ मती तिमीलाई गुल्मी लान्छु सानो बिहे गरेर अरग खाती ससुराली बनाउने हो मेरो ती छु तिमीलाई भनेर भद्रे तिमी बेहुलीमा भनेर दिन आउँछु तिमीलाई भनेर बसे तिमी बेहुलीमा भनेर बसे तिमी बेहुलीमा भनेर मलाई हिँड्यौलीमा भनेर बसे तिमी बेहुलीमा सुपा दौराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ मिलन मगर र मनोज केसीको संयुक्त लोकदोहोरी पञ्चबाजा अर्घहाची ससुराली अहिले समय सानो छ चोखो बामालाई बुहा तिमीको छादको तिमीलाई गुल्मी सानो बिहे गरेर खाकी ससुराली बनाउने मन हो मेरो तिम्रो खाली सिउँदो भरे स्वर बोमबहादुर खड्का र पूर्णकला बैसी शब्द सृजना मनोज केसी र सृजना घिमिरे लय सृजना मिलन पुन मगर एरेन्ज एमन खनाल उत्पादक तथा वितरक सुपा दौराली म्युजिक प्राली प्रबन्धक एमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय सर्वत्र बजारमा उपलब्ध छ मेलन पुनमगर र मनोज केसीको संयुक्त बाजा अर्घाँची ससुराली